खाली जग्गामा बोरामा पोको पारेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ काठमाडौँको जडीबुटीमा काम गर्दै आएकी सपना बयालिस दिनदेखि बेपत्ता रहेको प्रहरीले बताएको छ सपनाको हत्यामा संलग्न रहेको आशंकामा उनीसँगै काम गर्ने अमरसिंह चालिसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर हनुमान ढोकाका प्रवक्ता चक्रबहादुर सिंहले जानकारी दिनुभएको छ जनसङ्ख्या भूगोल र समावेशिताका आधारमा क्षेत्रीय निर्धारण गर्न नागरिक समाज र विभिन्न संघ संस्थाका प्रतिनिधिले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिएका छन् निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिन आज आयोग कार्यालय नयाँ बानेश्वर पुगेका नागरिक समाज र संघ संस्थाका प्रतिनिधिले यस्तो सुझाव दिएका हुन् नागरिक समाजका अगुवा एवं पूर्व सभामुख दमननाथ ढुङ्गेलले जनसङ्ख्या र समावेशिता दुवैलाई समेटेर क्षेत्र निर्धारण गर्न सुझाव दिनुभएको छ गैर सरकारी संस्थाकी प्रतिनिधि शर्मिला कार्कीले जनसङ्ख्या र भूगोल दुवैलाई उत्तिकै प्राथमिकतामा राखेर क्षेत्र निर्धारण गर्नुपर्ने बताउनु भएको छ यसअघि आयोगले राजनैतिक दल विशेषज्ञ महिला अधिकार कर्मी लगायतसँग सुझाव संकलन गरिसकेको छ आयोगलाई पछिल्लो जनगणना अनुसार बढेको जनसङ्ख्या र माग अनुसार सीट संख्या उपलब्ध गराउनुपर्ने क्षेत्र अधिकार रहेको छ संवैधानिक व्यवस्था अनुसार आयोगले कुल दुई सय चालिस निर्वाचन क्षेत्रमध्ये पछि थपिएका पैंतिस क्षेत्रको मात्रै हेरफेर गर्न सक्नेछ आयोगलाई सीट संख्या दुई सय चालिसबाट बढाउन नमिल्ने संवैधानिक सैनिक सीमा रहेको छ एकीकृत नेकपा माओवादी केन्द्रीय सदस्य तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीले बाबुराम भट्टराईले उपाध्यक्षबाट राजीनामा गर्दै परम्परा तोडेको बताउनु भएको छ आज अर्का खाँचीको सन्धि खर्कमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता रायमाझीले राजीनामा अन्तर्विरोधका कारणले नभएको स्पष्ट पार्नु भएको छ निर्वाचन भाण्ड खोज्ने शक्तिहरूको तागत निकै कमजोर रहेको बताउँदै वर्तमान सरकारले नै निर्वाचन गराउने बताउनु भएको छ पार्टी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई निकट मानिने नेता रायमाझीले भट्टराईको राजीनामा पार्टीभित्रको अन्तर्विरोध नभई पार्टीमा योगदान गर्न पदमा बसेर मात्र गर्न सकिन्छ भन्ने परम्परा तोड्न भएको बताउनु भएको छ साउन चार गतिको विस्तारित बैठकबाट सबै समस्या हल हुने उहाँले दावी पनि गर्नुभएको छ नेपालमा डेढ सयको हाराहारीमा पार्टी रहेको भए पनि अन्तिम समयमा दुई समूह मात्र अस्तित्वमा रहने रामाजीले दावी गर्दै भन्नुभयो अग्रगमनको नेतृत्व माओवादी गर्छ र यथास्थितिको नेतृत्व कङ्ग्रेसले गर्छ एमाले विकट भएर जाने उहाँले दावी गर्नुभयो पूर्व राजा ज्ञानेन्द्र शाहले आज सडसठौँ जन्मदिन मनाउनु भएको छ काठमाडौँको निर्मल निवासमा आयोजित जन्मदिनको कार्यक्रममा समर्थकहरूको भीड़ रहेको छ उनीहरू हातमा फुल्का गुच्छा गादा गुच्छा खादा र पूर्व राजाको फोटो टाँसेको प्लेकार्ड बोकेर लामो लाइन बसेका थिए कलाकार देशले रगत मागे मलाई बलि चढाउ बोलको गीत गाइरहेका थिए पञ्चे बाजा र ब्यान्ड बाजा पनि बजिरहेकै थियो शुभकामना दिन आउने सबै समर्थकसँग पूर्व राजा ज्ञानेन्द्रले पालैपालो कुरा पनि गर्नुभएको छ जन्मदिन कार्यक्रममा पत्नी कोमल र परिवारका अरू सदस्यहरू भने देखिएका थिएनन् कार्यक्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो जन्मदिनको अवसरमा उपस्थित सर्वसाधारणसँग छोटो कुराकानी गर्दै पूर्व राजा राजा शाहले प्रजातान्त्रिक व्यवस्था स्थापित गर्न निश्चितको राजनीति गर्न नहुने बताउनु भएको छ दलहरूतर्फ इङ्कित गर्दै उहाँले प्रजातन्त्रको उदाहरण दिनका लागि सबैका विचार सुन्न सुझाव दिनुभयो शाहले देशमा निर्वाचन होस् भन्ने कामना समेत गर्नुभएको छ समयमा निर्वाचन भएर मुलुकमा निकास होस् पनि भन्नुभएको थियो अमेरिकाको फ्रेन्सको विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ जसमा कम्तीमा दुईजनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् दक्षिण कोरियाको राजधानी सियोलबाट ओढेको बोइङ सात सय सतहत्तर अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको अधिकार कर्मीहरूले बताएका छन् विमानमा दुई सय एकासी यात्रु र सोह्र चालक दलका सदस्य रहेका थिए यात्रुहरूमा एक सय एकचालिस चिनिया सतहत्तर दक्षिण कोरियाली र एकसठी अमेरिकी नागरिक रहेका थिए उनीहरूमध्ये एक सय नब्बेजनालाई सकुशल उद्धार गरिएको छ उनपचासजनाको अवस्था गम्भीर रहेको बताइएको छ प्रारम्भिक अनुसन्धान अनुसार विमानस्थलको बारमा ठुक्किएर विमान दुर्घटना भएको अनुमान गरिए पनि दुर्घटनाको कारण अहिलेसम्म खोल्न नसकेको बीबीसीले जनाएको छ र ग्रान्डस्लाम बिमडन टेनिसको उपाधि भिडन्त आज हुने भएको छ लन्डनको सेन्टर कोर्टमा नेपाली समयअनुसार साँझ सात पैँतालिस बजे हुने फाइनल खेलमा एन्डी मोरे र शीर्ष वरियतका नोभाग जोकोभिच बीच प्रतिस्पर्धा हुने भएको हो सेमी फाइनलमा मोरेलाई पोल्याण्डका